अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर नमस्कार यो रात्रिकालीन शिविरमा कार्यक्रम शब्द शिविर लिएर हरेक हप्ताको बिहिबार राति सभा नौ बजे जस्तै आज पनि म रूपिन्द्र प्रभावी उपस्थित भएको छु रेडियो बाराही उनान्से दशमलव दुई मेगाहर्ज र WWW dot radio Barahi dot com मार्फत संसारभर प्रसारण हुने कार्यक्रम शब्द शिविर कृति वाचन गरिने कार्यक्रम हो र गत श्रृङ्खलादेखि हामीले कार्यक्रम शब्द शिविरमा उपन्यासकार मनिषा गौचनको चर्चित उपन्यास ओल्लीको डायरीलाई वाचन गरिराखेका छौँ ओल्लीको डायरीको गत श्रृङ्खलामा मैले तपाईँलाई ओल्लीले एउटा धनी केटासँग विवाह गरिसकेपछि उनीहरूको सुहागरातको क्षणलाई मैले यहाँहरूका माझमा प्रस्तुत गरेको छु र ओल्लीले आफ्नो नयाँ घरमा भोलिपल्ट के कस्ता अवस्थाहरू ओल्लीले देखिन् त्यसका विषयमा पनि मैले तपाईँलाई प्रकाश पारेको छु आजको श्रृङ्खलामा म तपाईँलाई अब ओलीको जीवनचर्या कसरी अगाडि बढ्ला अथवा वल्लीले नवविवाहिता दुलही भइसकेपछि कसरी आफ्ना आमा बुबालाई हेर्लिन् अथवा आफ्नो घर परिवारलाई कसरी के कस्तो व्यवहार देखाउलिन् यस सम्बन्धमा आजको श्रृङ्खलादेखि म तपाईँलाई सुनाउनेछु र आज म ओलीको डायरीको उपखण्ड दुईदेखि वाचन गरेर तपाईँलाई सुनाउनेछु शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ जस्तो लाग्छ त्यस्तै लेखेर पठाउनका लागि हामी अनुरोध गर्छौ जसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबीएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रुपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनका लागि हामी हार्दिक अनुरोध गर्छौँ सँगै ओलीको डायरी सम्बन्धी मनिषा गौचन प्रति तपाईँका कुनै जिज्ञासा सुझाव वा प्रतिक्रिया छन् भने पनि लेख्नका लागि अनुरोध गर्छौँ र शब्द शिविरमा कुन कृति वाचन गरियोस् जस्तो लाग्छ त्यसको विषयमा पनि जानकारी हामीलाई लेखेर पठाउनका लागि अनुरोध गर्छौँ प्रिजन उपन्यासकार मनिषा गौचनको उपन्यास ओलीको डायरीको आजको वाचन श्रृङ्खला म अगाडि बढाउने क्रममा छु माइती भेट्ने दिन हो आज पुरा तयारीका साथ हामी बाटो लाग्यौँ बिहेको दिनको भन्दा भिन्नै पहिरन्छ मेरो उसले रोजेको फिक्का गुलाबी साडी लगाएकी छु गहनाको सेट पनि फरक छ सुनको झुम्काले कानको लोती ताने पनि मलाई दुखेको छैन सुन प्रतिको मोह हिरा जडिएको गलाको हार छामिरहेछु हिरा जडिएकै औठी लगाएकी छु यी गरगहनाले मेरो मनलाई प्रफुल्लित बनाइरहेको छ आनन्दको महसुस गरेकी छु मिठा मिठा गफ गर्दै माइती घर पुग्यौं हाम्रो उपस्थितिले आमा बुवा दाई सबैमा खुसी छायो बुबा दाईले सम्मान गर्दै उसलाई सोफामा बस्ने आग्रह गर्नुभयो कता कता मेरो मनमा चिसो पस्यो उसले धुलो टकटकाएर बसेको देखेर मलाई खिन्नता बोध भयो खिन्न मन लिएर म पनि उसको छेउमा टुसुक्क बस्न गए मेरा आँखाहरू आमाको पुरानो धोती बुबाको चप्पल दाईको भुवा उठेको पाइन्टमा गएर ठोकिए कस्ता होलान् अलि राम्रो लगाएर त बस्नुपर्छ नि मनमा नै गुनासो गरे आँखा तरेर सबैलाई पालै पालो हेरे तर मेरो आँखाको भाषा बुझ्ने फुर्सद कसैलाई थिएन दाई र बुवालाई नयाँ ज्वाइँको साथमा छाडेर आमा भान्सा कोठातिर लाग्नुभयो मेरो पागलपन देखेर आमा निकै उदास हुनुभयो खस्न लागेको आँसु पनि आँखामै सुक्यो बेतालमा निकै बेर हल्लिँदै आमाको सामुन्ने उभिरहे म उहाँ मेरो खुसीमा सामेल हुन सक्नु भएन सायद उहाँलाई लाग्यो म ज्यादै नै मातिएकी छु आमालाई कुनामै छोडेर म हतार हतार ऊ भएतिर लागे ऊ बाहिर मलाई पर्खिरहेको थियो मन वेगसँग उडिरहेको छ थाहा छैन कतिन्जेलसम्म उड्ने हो जीवनमा उसको उपस्थितिले यति धेरै बतास चलाइदिएको छ कि म त्यो झोक्कासँगै आफ्नो धरातल बिर्सिएर माथि माथि उडेकी छु यो उडानको क्रममा सँगै घुम्नु सँगै बस्नु सँगै हाँस्नु खानु बाहेक कहिल्यै रुनु परेको छैन ऊ म रमाएको देख्न चाहन्छ त्यसैले ऊ मेरा हरेक क्रियाकलापमा उत्सुक भएर साथ र हौसला दिइरहन्छ मेरो आग्रहलाई नास्ति गर्दैन आज मेरो आग्रहलाई मानेर उसले मलाई गोदावरी घुमाउन लग्यो यस्ता रमाइला ठाउँहरू प्राय घुमिसकेका थियौँ छोटो अवधिभित्रै सुन्दरी जल कपनको गुम्बा वज्रबाराही भक्तपुर पाटन आदि गोदावरीको मनमोहक दृश्यमा युगल हुनाको आनन्दमय क्षणलाई मिसाउन आतुर भयौं बाटोमा tempo micro bus mini bus आदि सबैलाई उछिन्दै हाम्रो कार अगाडि हुइकियो सर कार ड्राइभिङ गरिरहेको उसलाई नथाकुन्जिल हेरिरहे प्रेम हो या आसक्ति मात्रै उसको बायाँपट्टि बसेकी म उतिरै ढल्किएर उसलाई हेर्दै घरिघरि सुमसुम्याइरहन्छु मेरो एकहोरो हेराइमा अनौठो भाव प्रकट गर्दै उसले सोध्यो ओली हेरेर थाकिनौ अह टाउको हल्लाएँ यसरी है फेरि के फेरि फेरि स्लिप खाला उसले ब्रेक लगाउँदै भन्यो म वात्त अगाडि हुत्तिएँ मेरा त्रस्त आँखा देखेर खुब मजाले हाँस्यो ओम छि नचाहिने कुरा भन्दै उसको शरीरमा प्याट्ट पिटिए उसले कार फेरि अगाडि बढायौं कुराको गुनगुन र सँगै कार गोदावरीको पार्किङ स्थल पुगेर रोकियो हामी मनमोहक बगैँचामा प्रवेश गर्यौं थुप्रै मान्छेका होल विवाहित अविवाहित जोडी सबैको उस्तै गुनगुनाहट कोही मन्द हाँस्छन् त कोही खितका छोडेर उल्लासमय हाँसो हाँसोका अनेक रूप हाँसोसँगै आपसमा जोडिएर निसंकोच प्रेमको बहानामा एक अर्कालाई सुमसुमै रहेका देखिन्छन् प्राय उस्तै भावमा छन् सबै जोडी सकिन लागेको वैशाख महिना हावा सुस्त सुस्त बगिरहेको छ घाम चर्किएर जमिनका प्राणीहरूलाई जिस्काउनमै खुसी भए जस्तो लाग्यो अझ छाता ओढ्ने जोडीहरूलाई त सुनौलो मौका नै भयो यो चलाख प्रेमी प्रेमिकाहरूलाई मौकाको फाइदा उठाउन गाह्रो छैन छातामा छिक्किएर यौवनको रस्सा स्वादन गरिरहेका छन् उस्तै चलाक छन् चराचुरुङ्गीहरू पनि मान्छेका जोडी भन्दा कम छैनन् ती मसिनो चुच्चो जुधाएर खै के गरेका हुन् चुम्बन या झगडा भुर्र यता भुर्र उता गर्दै नाच्दै चिरबिर गीत सुनाइरहेका छन् कोही मान्छेहरू खुबसँग टोलाउँछन् यिनीहरूको क्रियाकलाप देखेर कल कल बगेको सानो कुलो उत्तिकै मन छुने गरी बाटो लागिरहेको छ निरन्तर त्यसमाथि तरु तरु लाग्ने काठको साँघो मन थाप्न नसकेर उसको हात समात्दै थियो तरे पनि र पहरको एउटा तलाउमा पुग्यौं किनारामा उसँग तलाउ भित्र हाम्रो प्रतिबिम्ब खोज्न थाले के खोज्दैछौ तिमी कानमै आएर आयो हाम्रो प्रतिबिम्ब देख्यौ त अँ देख्दैछु तर प्रष्ट देख्न नपाउँदै तलाउमा ढुङ्गा हानेर मैले हेरिरहन चाहेको प्रतिबिम्बलाई बिगारिदियो अनि मजाले हाँस्यो खै किन उसको हाँसो मलाई साह्रै अप्रिय लाग्यो रिसले मैले उसलाई धकेलिदिएँ ऊ एक्कासी पानीतिर हुत्यो फेरि आफै डराएर हत्तपत्त उसलाई आफूतिर ताने चाहिने भन्दा बढी बल लगाएर ऊ पनि मतिर टाँसिन आयो परबाट हेरिरहेका साना केटाकेटीहरू मुख छोप्दै हाँस्न थाले हामी पनि हाँस्दै उनीहरूतिर लाग्यौं तर भागे ती केटाकेटीहरू त्यसपछि एउटा टहरामुनि पनि गएर आराम गर्न थाल्यौं हामी यति नजिकिएर बस्यौं कि त्यहाँ हावालाई पनि छिर्ने बाटो थिएन एक अर्काको अनुहारमा खै के निहाल्यौं थाहा छैन अचेल एक अर्काको आँखा खुबसँग जुधाउँछौ र अँगालोमा बाँधिन आतुर हुन्छौ यस्तै क्रियाकलाप मिठो लाग्न थाल्यो मलाई र मन मनै भन्न थाले पल पल पिउन पाऊ यही अँगालो भरिको माया उसका कुराहरू मिठा लाग्छन् उसको बोलीमा कहिले चञ्चलता छाउँछ त कहिले भावुकता कुराकै क्रममा उसले सोध्यो ओली तिमीलाई मेरो माया कति लाग्छ त्यो पनि सोध्ने कुरा हो र भन न कति भनौँ जोक्न मिल्ने भए जोखेर देखाइदिन्थे भनेर देखाउन त उसले जिद्दी गर्यो उसलाई शान्त पार्न मैले दुई हात फैलाउँदै भने यी यति धेरै लाग्छ तन्किएको मेरो छातीमा उसले रमाइलो मान्दै हेर्यो लाजले छोप्यो मलाई र म खुम्चिए लज्जावती झार जस्तै कति यही मात्र बस्ने अलि उतातिर जाउ न मैले भने ल त्यसो भए हिँड भन्दै उसले मलाई क्याक्टस भएतिर लग्यो मलाई त क्याक्टस असाध्यै मनपर्छ उसले भन्यो अह मलाई त पटक्कै मन पर्दैन किन डरलाग्दो छ हेर्नुहोस् न यसको काँडा झुसिल किरा जस्तो त्यही त हो नि यसको संरक्षक तर बिझाउँछ नि चलाउन गए बिझाउँछ होइन र उसले भन्यो कसैले छुन नसक्ने पनि किन मन परेको होला मैले आपत्ति जनाए मन पर्ने चिजलाई छुनै पर्छ भन्ने के छ र हेरिरहन पाए भइहाल्यो नि ऊ पनि के कम त्यसपछि केही बोल्न सकिन मैले रुखको फेदमा गएर बसेँ ऊ अझै क्याक्टसका बिरुवाहरू निहालिरहेको थियो यतिखेर घामको किरणले हाँगा हाँगा पन्छाएर चिहाए झैँ लाग्यो बगैँचामा फूलहरू आफ्नो सौन्दर्य प्रदर्शन गर्न व्यस्त भए झैँ लाग्छन् त्यसको सौन्दर्य लुट्ने दुस्साहसमा भमरा र पुतलीहरू तल्लिन्छन् चुम्ने बाहनामा डस्न आतुर देखिन्छन् यी प्रकृतिको लीला कति अनौठो छ अघि पछि तल माथि गर्दै उडेका पुतलीका जोडीलाई हेरेर हाँस्न मन लाग्छ मलाई ऊ मेरो नजिक आयो उसँग फुलको बयान गर्न थाले फुल संसारकै सुन्दर चिज होला त्यसो नभन फुल बिचको लागि पनि फुलेको हुन्छ कतिपय सुन्दर देखिने फुलहरूमा त यति नमिठो दुर्गन्ध हुन्छ कि वाक वाक लाग्छ थाहा छ तिमीलाई उसको यो भनाइको विरोध गर्न सकिन म टोलाउन पुग्छु मेरो फुलको बयानको सुरुवात सँगै टुङ्गियो त्यसपछि रेस्टुरेन्टतिर हिँड्यौँ हामी के खान्छौ हुन्छ जे भए पनि कफी र पिज्जा मगाऊ है हुन्छ हुन्छ त भनिहाले तर कता कता अप्ठ्यारो महसुस भइरह्यो केही बेरको अन्तरालमा एकजना वेटर टेबलमा कफी र पिज्जा राखेर गयो अनायासै प्लेटमा टोलाउन पुगेमा उसलाई भने खाना हतार भइसकेको थियो ए तिमी पनि खाउन काँटामा एक टुक्रा अड्काएर मलाई दिँदै भन्यो उसले दिएको एक टुक्रा अटाई नअटाई मुखमा हालेर आफैले अर्को टुक्रा टुक्राउन थाले पिज्जाको टुक्रासँगै मेरो होस नै उछिटियो लाजले मुख रातो भयो यता उता हेर्दै मतिर केन्द्रित भयो सोचे उसलाई पनि लाज भइरहेको होला मेरो दरिद्रता र म हुर्किएको समयले यसरी मलाई कोट्याएर पनि फर्किन खोजिन खालि उसको हात समाएर उसको सम्पत्तिको प्राप्तिमै रमाउन तल्लीन हुन थाले एउटा पिज्जा खान समेत नजान्ने म आज जे पनि मगाउन सक्ने भएकी छु किनकि मसँग ऊ छ र उसँग पैसा मान्छेको मन पैसाको अहमताको चुली चढ्दो रहेछ ठ्याक्कै यस्तै भइरहेको थियो वेटर आयो बिल लिएर बिलको पैसा र सो बराबरको टिप्स पनि लिएर प्रफुल्ल भएर गयो म फेरि केही बेर उसको अनुहारमा हेरेर अल्मलिएँ निकै समयपछि हामी घर फर्क्यौं त्यही पिज्जाको टुक्रा र छुरी काँटा मेरो मनमा अल्झिरह्यो उसले जिस्काउँदै थियो ए पिज्जासँग किन रिसाए कि भन त यस्ता खानेकुरामा बानी लागेको छैन भनेर कहाँ भन्न सक्थेन म त्यसैले चुप लागेर बसे दिन सजिलै ढल्कियो दिनभरको घटनालाई फेरि सम्झँदै भान्सामा खाना पकाउन लाग्दै थिए सासु मुसु मुसु हाँस्दै मेरो नजिक आउनुभयो आज रमाइलो भयो नानी अनौठो पाराले हेर्दै सोध्नुभयो हो मुवा असाध्यै रमाइलो भयो मैले जवाफ दिएँ लामो गफ गर्ने विचारले होला छेउको स्टुल तानेर बस्नुभयो उहाँ नानी मसिनो आवाजले बोलाउनु भयो फेरि हजुर मुवा उहाँतिर केन्द्रित भएमा तिमीलाई ठिकै त छ होइन ठिकै छ मुवा किन र तिमीलाई अप्ठ्यारो लागिरहेछ कि भनेर आशंका व्यक्त गर्नुभयो छैन मुवा म एकदमै खुसी छु मैले भने हो अप्ठ्यारो मान्नु हुँदैन यो घर तिम्रै हो यो एउटा छोरा बाहेक मेरो अरू कोही थिएन आज तिमी थपियो म एकदमै खुसी छु छोरी भने पनि बुहारी भने पनि तिमी नै हौ यति भन्दै मलिन हाँसो हाँस्नुभयो सासूको बोलीले मेरो सब थोक छोयो उहाँ अरू केही भन्न लाग्दै हुनुहुन्थ्यो उहाँको अनुहारमा केही खुल्दुली या हतारको भाव प्रष्टै देखिन्थ्यो हेर न यो केटा बिहे गर्नै नमान्ने बिहे गर्नुपर्छ भनेर अनेक बाहना गर्दै उतै बस्यो बल्ल बल्ल यसपल्ट मैले भनेको मान्यो यसले अझ ऊ आफैले तिमीलाई रोज्यो यसैले म एकदम खुसी छु छेउमा उभिएर उहाँको कुरा सुनिरहे तर उहाँ अल्झिनु भयो के भन्न लाग्नु भएको मुहा मलाई चिन्ता लागिरहेको छ उहाँको अनुहारका धर्साहरू एकाएक खुम्चिए त्यो अनुहार पढ्न खोजे कस्तो चिन्ता मुहा हेर न नानी ऊ फेरि अमेरिका जाने भन्दैछ कसरी हुन्छ जान नदेऊ बा एकाएक उहाँको अनुहार बादलले छोपे जस्तै भयो यतिखेर उहाँको आँखामा आँसु टलपलिसकेको थियो सम्पत्ति थुपारेर मात्र के गर्ने यति ठुलो घरमा म बुढी मान्छे एक्लैले कसरी दिन काटे होला परिवार नै नभए घरको अर्थ रहन्न रहेछ नानी बरु झोपडी नै भए पनि सबै सँगै बस्न पाए त्यही आनन्द मिल्दो रहेछ अब कति नै बाँचुला र धेरै भए आठ दस वर्ष त हो त्यतिन्जेलसम्म सँगै बस्न पाए प्राण पनि सजिलै जाने थियो यति भनेपछि उहाँको परेलीले आँसु थाम्न सकेन बर्र झरे आँसुका ढिक्काहरू घर र सम्पत्ति प्रति उहाँको वितृष्णा र मेरो चाहिँ तृष्णा अमिल्दो हुने नै भयो तैपनि नयाँ बुहारीको नाताले उहाँको चित्त नदुखाउन सान्त्वना दिन थाले नरोनुस् मुवा म उहाँलाई सम्झाउने छु सकेसम्म जान दिन्न म हो नानी तिमीले सम्झाए मान्छ होला मैले भनेको त पटक्कै मानेको होइन हुन्छ मुवा म सम्झाउला पिर नगर्नुहोस् उहाँले अलिकति सन्तोषको सास फेर्नुभयो साडीको सबकोले आँसु पुस्दै मलाई हेर्नुभयो सासु र श्रीमानको नजरमा असल देखिन धेरै प्रयास गर्न थालेकी छु उहाँहरूलाई सम्मान गर्न पछि हटेकी छुइनँ खुलेर बोल्न पनि पछि परेकी छुइनँ थाहा छ मेरा बुवा आमा र दाईले मबाट कहिल्यै यसरी सम्मान पाउनु भएन न कहिल्यै आदरपूर्ण व्यवहार नै गरे बुवा आमाको दुःखलाई मनले चिन्न नखोजेपछि कहाँ पलाओस् उहाँहरूप्रतिको माया र सम्मान निकै बेरको गन्थन सकेर सासु आँखा मिच्दै बैठक कोठामा लाग्नुभयो म पकाउनमै व्यस्त हुन थाले बैठक कोठामा गन्थन सुरु भयो भान्सा कोठाबाटै कुरा सुन्न थाले छोरा के भन्दैछस् यस्तो म बुढीलाई कति एक्लै छाड्छस् म त आमा हुँ तेरो त मेरो एक्लो सन्तान होस् आफ्नो सन्तानलाई सधैँ आँखा अगाडि देख्न पाए केही चाहिँदैन मलाई रोदनीय आवाजमा भन्नुभयो आमा पनि म बच्चा त होइन नि सधैँ तपाईँको आँखा अगाडि खेलिरहने मेरो पनि त अब छुट्टै संसार छ उसले भन्यो कस्तो संसार भन् त के त आफ्नो एक्लै आमालाई संसारबाट अलग गर्न सक्छस् त्यो संसारमा त रमाउन पनि सक्छस् हो ठिकै छ छोरा त्यो संसारमा त सुखी हुन्छस् भने म के भनौँ एउटी आमा सन्तानको खुसी भन्दा अरू के नै खोज्छिन् र तर भर्खरकी तेरो श्रीमती उसलाई आफ्नो श्रीमानसँग बस्ने रहर होला बिहे भएको एक महिना नै नपुगी छोडेर जाँदा के सोच्ने बिचरीले आमाको कुराले मेरो मनमा पनि केही भए जस्तो लाग्यो सन्तानको सुखको लागि आफ्नो इच्छा त त्याग्नुभयो तैपनि बुहारी प्रतिको चिन्ताले उहाँलाई गलाउन थालेको आभास पाए उसलाई म सम्झाउँछु नि आमा आमाको चिन्ता मेटाउने प्रयास गर्यो उसले खै म के भनौँ बिचरी भर्खरकी छे भन्दै लामो सास तान्नुभयो कुरो बुझ्छिन् आमा मैले भनिसकेको छु उनलाई आमा निशब्द हुनुभयो ऊ अझै जिद्दी गर्दै थियो म जानै पर्छ आमा खाना पाकिसकेपछि म पनि बैठक कोठामा गए आमाले मेरो अनुहारमा हेर्नुभयो एउटा आशा मनमै थियो उहाँको ओली आमालाई सम्झाइदेऊ न ऊ निकै लाडे पल्टिएर मतिर आयो आमाको कुरा ठिकै त हुने तपाईँ अब अमेरिका नजानु भए हुन्छ मैले आमालाई समर्थन गरेँ अलिकति हँसिलो अनुहार पारेर आमाले मलाई हेर्नुभयो ऊ भने रिसाउन थाल्यो तिमी बुझ्ने कोसिस गर न ओली निकै उच्च आवाजमा भन्यो कहिले जान्छ तेरो जिद्दी गर्ने बानी आखिर के गर्न जान्छस् के काम हो त्यस्तो नगै नहुने आमा पनि जोड जोडले कराउन थाल्नुभयो मेरो व्यापार छ आमा गइन भने ठुलो घाटा लाग्छ अलि नम्र भएर बोल्यो नाफा धेरै पाएर पो के गर्छस् स्वास्नी र आमालाई रुवाएर ह आमा झन आक्रोशित भएर बोल्न थाल्नुभयो नकराउनुहोस् न आमा ऊ आमालाई शान्त पार्न खोज्दै थियो भो अब पुग्यो तेरो मनोमानी गर तँलाई रोक्न सक्दिन म सुक्न लागेको रुक्न हुँ ढल्नलाई के बेर यति भनेर फुलेको पातलो कपाल चुल्ठो पार्दै आमा आफ्नो कोठामा जानुभयो आमा खाना मैले डाकेँ म खान्न तिमीहरू खाओ भन्दै ढोका थुन्नुभयो गएर सम्झाउनुहोस् मैले भने म के गरौँ त उसैले यसो भनेपछि म के भनौँ तै पनि सासूको कोठाको ढोकामा ढकढक गर्दै बोलाएँ तर पटक्कै मान्नु भएन त्यसपछि फेरि भान्सामा ओर्ले र उसको र मेरो लागि खाना पस्किएँ खाना खाइसकेपछि कोठामा गयौँ हामी बिच रोमान्टिक गफ हुन थाल्यो उता कोठामा भने आमा छटपटिँदै हुनुहुन्थ्यो त्यसको कुनै असर उसको व्यवहारमा देखिन ऊ विदेशिनु अझ बढी धन प्राप्त गर्नु हो आमा एकातिर चिन्ताले गले पनि हामी भने आफ्नै धुनमा स्वर्गीय आनन्दले भिजिरह्यौँ आजकल मेरो मन मस्तिष्क पुरै रोमा रोमाञ्चित बनेको छ ऊ जे गर्छ त्यसैको समर्थन गरेर हर पल उसलाई यो अवगत गराइरहेकी छु कि म उसँग धेरै भन्दा धेरै खुसी छु उसको पसिनाले भिज्नु फुसुक्क निधाउनु मिठो सपना देख्नु कति सजिलै बित्न थाले रातहरू आमा भने झन झन निराश देखिन थाल्नुभयो तर यस कुराको कुनै ख्याल न उसले न मैले नै गरेँ आखिर कठोर मन भएको मान्छे रहेछ जसले आमाको कोमल मनलाई जबरजस्ती जितेरै छाड्यो छोराको निर्णयलाई समर्थन गरेर सासूको कोमल मनलाई मैले समेत कुल्चन पुगे म त भर्खरै आमा छोराको सम्बन्धमा थपिन आए किन हो यो बेला पहिला आफ्नो पतिको मन राख्नुभन्दा ठुलो भूमिका अरू के नै पो हुन सक्छ र मलाई थाहा छ अमेरिका फर्कने उसको निर्णयले आमाको हृदयमा ठूलो चोट पारेको छ यो उसलाई पनि राम्ररी थाहा छ तैपनि उसले निर्णय बदलेन निस्तेज आँखाहरूले टुलु टुलु हेर्नु बाहेक छोरालाई केही भन्न सक्ने आँट छैन उहाँसँग ऊ विदेशिनुलाई मैले समर्थन गरेपछि त झनै उहाँ आफूलाई एक्लो महसुस गर्न थाल्नुभयो कता कता म माथिको चिन्ताले मन दुखाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो तिमीले रोक्न सकिन अघि महिना दिन नहुँदै छोडेर जाँदा के तिमीलाई नियास्रो नलाग्ला तिम्रो मन नदुख्ला हुन त अहिले त ढुक्क नै थियो पछि थाहा पाउँछु बिछोडको पीडा मान्नुहुन्न म के गरौँ त मुवा म चाहे यति भनेर कुरा सिद्ध्याउने तर्खरमा हुन्छु सधैँ ऊ अमेरिका उड्ने दिन निश्चित भयो त्यतिन्जेलसम्म भरका आनन्दमय क्षण बिताउनु मेरो रहर बन्छ त्यो रहर पुरा गर्न उसँग भन्ने गर्छु सँगै रहन्जेल रमाइलो गर्न त पाइएला नि होइन जवाफमा ऊ भन्छ बरु भन के के गर्न मन छ सब थोक म भन्छु हुन पनि जे जे मनमा आउँछ त्यही गर्ने गर्छौँ हामी त्यसैले दुई ढुकढुकीहरूको भलाकुसारीमा हरेक पल आनन्दमय भएर बित्यो एक रात ओली आमालाई राम्रोसँग हेर्नु यो घर सम्पत्ति राम्ररी सम्हाल तिम्रै हो अब सबै तिम्रै हातमा छ म उताबाट फोन गरिरहन्छु इमेल लेखौँला कुनै बेला च्याटिङ पनि हुन्न मेरो कपाल सुमसुम्याउँदै भन्यो उता गएपछि मैले जे माग्छु त्यही त्यही पठाइदिनुहुन्छ त बच्चीले झैँ प्रश्न गरे पठाइहाल्छु नि तर एक चिज चाहिँ पठाउन सक्दिनँ के म झस्किएँ ऊ मजाले हाँस्यो उसको भनाइको अर्थ बुझेर चिमोट्दै म पनि हाँसे मलाई हिराको सेट पठाइदिनु ल म फेरि लाडिएँ ओहो तिम्रो डिमान्डलाई त मान्नै पर्छ किन सक्नुहुन्न मैले आँखा तरेँ अह सक्दिन त्यसो भए तपाईँलाई मेरो माया लाग्दैन मुख बिगार्दै हेरेँ ल हेर रुन थाले कि मैले जिस्केर पो भनेको कस्तो सेट चाहियो भन त राम्रो डिजाइनको नि मेरो गला नै छोप्ने मक्ख पर्दै भने हुन्छ म तिमीलाई सुहाउने खालको पठाइदिन्छु मेरो अस्थिर मन कहीँ कतै नरोकी समयसँगै छिटो छिटो बगिरहेछ माइतीबाट आमाले बोलाउनु भयो तर हामी गएनौ दाई मलाई भेट्न आउनु भएको थियो त्यस दिन उहाँसँग सन्चो बिसन्चोको कुरा बाहेक अरू कुरै गरिएन रित्तो मुख लिएर फर्कनु भयो म आफ्नै परिवेशमा चुर्लुममा डुबेर आनन्द लिनमा व्यस्त भएँ वास्तवमा अचेल म समय बाँड्न कन्जुस्याई गर्न थालेकी छु हामी दुईको परिधिबाट एक पल पनि खेर नजाओस् भन्ने चाहन्छु म ऊ जाने दिन झन् झन् नजिकिएर आयो एउटा नदेखिने हतियारले सँगै रहने समयको लम्बाइलाई चटचट काटे जस्तै समय सकिनुको पीडाले मलाई झस्काइरहेको छ खै किन हो उसको भने अनुहारमा पीडाको हल्का छाया पनि देख्दिन शङ्का लाग्यो कतै ऊ समय सकिनुको पर्खाइमा त छैन गुनासो पोखे के हो तपाईँ त खुबै खुसी हुनुहुन्छ नि जाने दिन आएर हो कि के हो आफूलाई भने त्यो दिन कहिल्यै नआइदिए हुन्थ्यो जस्तो भइरहेको छ समय हो तिमीले त्यसो भनेर कहाँ रोकिन्छ र बरु भन एयरपोर्ट छोड्न जान्छौ कि जाँदिनौ जिस्किएर भन्यो म धेरै रोएँ भने नि फकाउन जानेको छु मैले घमण्डका साथ भन्यो हुन पनि उसको व्यवहारले फुरुङ्ग भइहाल्थेँ म सोझी सासूलाई देखेर पुलकित हुनु श्रीमानको माया पाएर फुरफुरिनु यस्तै यस्तै दिनचर्या छ मेरो मलाई कामको दुःख छैन महिनावारी ज्याला लिने गरी एउटी दिदी आउँछिन् लुगा धुने सरसफाई गर्ने गरी लोग्नेको कमाइले पुग्दैन रे त्यसैले आफै काखको बालक घरमा छोडेर काम गर्न लागे कि रे एउटी छोरीले त्यही बच्चा हेर्छिन् रे नथाकी काम गर्छिन् उनी म भने बिहान बेलुकी अलिकति खाना पकाउँदैमा थाकिहाल्छु कहिले त खाना पकाउन पनि अल्छी लागेर ऊ सँगै रेस्टुरेन्ट जान्छु आमालाई भने फ्रिजको तताएर दिन्छु तै पनि केही भन्नुहुन्न कति धर्मात्मा हुनुहुन्छ उहाँ बाटोमा माग्नेलाई देख्नै हुन्न बोलाएर केही न केही दिइहाल्नुहुन्छ म भने व्यवस्था गर्छु यस्ता कुराहरूमा आफ्नो जन्म घरको अवस्था नसम्झनेलाई बाटोमा माग्नेको के वास्ता अचेलको मेरो व्यवहारले आमा बुबाको पनि चित्त त पक्कै दुखेको होला हुने खाने लोग्ने पाएर मक्ख छे ठिकै छ ऊ सुखी छ भने हामीलाई पुगिहाल्यो नि यस्तै भन्नुहुन्छ अरे खै म सुखी भएर पनि मेरो सुखको एक टुक्रा आमा बुबालाई दिन सकिन न सहयोग गर्ने सोचसम्म नै लिएकी छु बुवा बिरामी पर्नु भएछ म हेर्न पनि गइन दाई र आमाले कहाँबाट पैसा जुटाउनु भयो होला यसो पाँच दस हजार औषधि खर्च भनेर दिएकी भए पनि मेरो के सकिन्थ्यो र आफू भरिपूर्ण छु भन्ने सोचेर बिर्सिदिए आफ्नै माइतीको अभावलाई पनि उसँग रमाउँदा रमाउँदै एयरपोर्ट पुग्ने दिन भोलि भएर आइसक्यो यो साँझ उसलाई ट्याक्सीमा घर फर्केको देख्दा अचम्मित भए अनि कार खै त अर्काको कार फिर्ता गर्नु परेन त हाँस्दै भन्यो अर्काको म झस्किए हो म यहाँ रहन्जेल भाडामा लिएको कार हो त्यो मनमा नमिठो खुलदुली भयो पैसा भए सब थोक मिल्ने रहेछ यो सहरमा यही सोच्छु म यसैमा गर्व गर्छु त्यो नमिठो खुलदुली क्षण भरमै बिलाइ गयो साँझले रातमा हाम फाल्यो मेरो मन एक तमासले खाली खाली भए जस्तो लाग्यो म त्यसै त्यसै छटपटिन थाले ऊ जाँदैछ भन्ने कुराले मलाई यतिखेर बल्ल समात्न थालेको थियो राति अबेरसम्म सामान मिलायौँ त्यसपछि एक अर्काको हातको सिरानी लाएर निन्द्राको यस्तो प्रतीक्षा गरियो जसले च्यापेर मिठो सपनाको संसारमा पुर्याओस् तर निधाउने कोसिस जति गरिए पनि आँखामा निन्द्राको कुनै स्पर्श भएन उता कोठामा सासुको बेचैनी पनि प्रष्ट सुनिन्छ म ननिदाएकाले सिरानी ठाडो पारेर अडेस लगाउँदै मलाई हेरिरह्यो म उसको काखमा पल्टिएपछि अनायासे आँसुको मूल फुटेर आयो कतै तपाईँले मलाई बिर्सने त होइन खै किन अचानक मेरो ओठबाट यो वाक्य निस्कियो म सुक्क सुक्क गर्दै रुन पो पुगेछु तिमीलाई त्यस्तो लाग्छ आँसु पुछिदिँदै सोध्यो लाग्दैन टाउको हल्लाए अनि किन त्यसो भने कि तपाईँ त लोग्ने मान्छे किन लोग्ने मान्छेको भर हुँदैन सबै यसै भन्छन् तिमी पनि त्यसै भन्छौ अह भन्दिन किन म तपाईँलाई विश्वास गर्छु थ्याङ्क गड मैले साह्रै बुझ्ने श्रीमती भेटेछु भन्दै अँगालो भित्र च्याप्यो भो नफुर्क्याउनुहोस् त्यसो भए अति नराम्री छुच्ची काली आफू चाहिँ नि यसरी धेरै बेर कुरा गऱ्यौँ रमायौँ झप झप निन्द्रा लाग्न थाल्यो तर यो अन्तिम रात निधाएर बिताउनुमा पनि कन्जुस्याइ गर्न मन लाग्यो किन लुकाउनु तनको चाहना यो शरीर उसको सम्मुख खुल्ला पारिदिए जसरी चलाउन चाहन्छ त्यसरी नै चलाओस् लामो समयलाई पुग्ने गरी मेरो मन भरोस् यस्तै कल्पना गर्दै बेरिँदै गए उसको शरीरसँग अनेक थरी अनुभूतिसँगै रात सकिने बखतमा बल्ल निधाएछौँ तर बिहानीको मिरमिरे हाम्रो निन्द्राको तह भत्काउँदै कोठामा पस्यो खै किन हो हिजो अस्तिका बिहानीसँग पटक्कै मेल खाएन यो बिहान विरक्त र खल्लो लाग्यो आमा पशुपतिनाथ दर्शन गरेर पनि आइसक्नु भएको रहेछ चिया नास्ता बनाउन थाले ऊ आफ्नै तयारीमा व्यस्त भयो थाहै नपाई कहिले आँखा भरिन्छन् त कहिले रित्तिन्छन् यस्तै छ मनको बेचैनी पनि बिछोड पीडादायी हुँदो रहेछ सियोले घोचे जस्तै तैपनि अहिले न म उसलाई रोक्न सक्छु न म आफै उसको पछि लाग्न सक्छु अन्तिम घडीमा मात्र मैले सोच्न थाले कि उसले किन मलाई सँगै लाने सोचाइ बनाएन बिछोडको दिन मन त्यसै त्यसै उदासियो जति रमाउन खोजे पनि असफल भइरहेकी छु सासुलाई झनै उदास देखिरहेकी छु ऊ दुई चार दिनको लागि मात्र जान लागेको भए सायद यस्तो हुने थिएन होला ऊ सात समुद्र पारी जाँदैछ गइसकेपछि त फर्कन समय लाग्छ त्यो समयभर म एक्लै हुनेछु सम्झेर मन कुटु कुटु दुख्न थाल्यो मेरो तन मन थकित छ फतक्क गल्दै खाना बनाए अब यो हातले बनाएको खाना उसले निकै वर्ष खाने छैन अन्तिम पटक डाइनिङ टेबलमा जम्मा भयो आमा छोरा र म आमा टोलाउनु भयो सायद सोच्नुभयो होला छोरासँग बस्ने यो अन्तिम क्षेण हो मेरो मनमा पनि एक तमासले अनेक कुरा खेल्न थाल्यो मन कोलाहलमय भयो तैपनि चुपचाप खाना खाएँ ए ल टाइम भइसकेछ छिटो है ओल्ली मुख चुट्दै भन्यो ए हो र भन्दै आफूलाई तयार गर्न कोठामा हतारिँदै पसे ऊ पनि सँगसँगै भित्र आयो सासु एक्लै गनगनाउन थाल्नुभयो खै के भन्नुभयो बुझिएन समय हुरी भएर उडेको छ हतार हतार सब थोक भ्याउने कोसिस गर्यो आमा म ढोक्छु खै आमाको नजिक गयो भो पर्दैन आमाले झिनो स्वरमा अस्वीकार गर्नुभयो आमा अझै पनि रिसाउनु भएको हो मैले रिसाएर के नै हुन्छ र घुमाउरो कुरामा उसलाई अल्मलिने फुर्सद छैन केही नभनी ढोगिदियो लवल्ली तिमी तयार भयो भइसके एकछिन पख त हामी टक्क रोकियौं हातमुख पखालेर आमा पूजा कोठामा जानुभयो टिका लिएर आउनुभयो छोराको निधारको कपाल सम्हालिदिँदै दुःख भए पनि दुखाइ नपरोस् बलियो भाग्य होस् तेरो बस भन्दा मान्दैनस् मर्ने बेलामा एउटा छोराको भक्कानोले बोली रोकियो ऊ टोलायो सान्त्वनाका केही शब्दहरू बोल्ने प्रयास गरे तर उहाँको बलिन्द्र आँसुको भेलले मलाई कमजोर तुल्याइदियो मन बाँध्न खोज्दा खोज्दै मेरा आँखाका गहहरू भरिए थाम्न नसकेर रुन बाध्य भए पनि ल ल ल किन रोए कि म त हिँडेँ है जिस्क्याउन थाल्यो उसले उसको कुरातिर मोडिएर सम्हालिएम एकली आमालाई छाडेर हामी दुई निस्क्यौँ बाहिर ट्याक्सी पर्खाइमा थियो आमाको मन न हो झन झन भक्कानिएर रुनुभयो अचम्म लाग्यो ऊ भने किन रोएन के लोग्ने मान्छेले रुन हुँदैन भनेकाले नै ऊ नरोएको हो त कि भित्र भित्रै खुसी छौ म अन्यलमा परेँ नरुनुहोस् है आमा यति भन्दै ऊ भित्र पस्यो म पनि लुसुक्क बस्न गएँ क्षणभरमै ट्याक्सी कुद्यो घरसँगै ओझेल पर्नुभयो आमा बिस पच्चिस मिनटमै विमानस्थल पुग्यौं छाती गरुङ्गो भएर दुख्न आँट्यो मानव मुटुको तौल एकाएक बढिरहेको छ उसलाई जोडले अँगाले छातीमा टाउको जोडेर रुनसम्म रोए मेरो कपाल सुमसुम्याएर चम्जाए गर्यो गालामा अन्तिम चुम्बन गरेर ऊ छेडभरमै मबाट अलग भयो मूल ढोकाबाट भित्र पसेको मान्छेलाई आँखा टाँसेर सकुन्जेल हेरिरहे तछाड मछाड गर्दै खस्न थाले आँसु लिफ्टमा ऊ उक्लेको देखे मेरो मन भने गहिरो खाडलमा पसे जस्तै असाध्य शून्य भयो घर फर्कन मन नभए पनि लत्रक्क परेका पाइलाहरूलाई बलैसँग चाले शून्यताले पनि मन भरिँदो रहेछ त्यही शून्यताको गरौँपन लिएर फर्किए रुँदै रुँदै ट्याक्सी ड्राइभरले समेत सम्झाउनु पर्यो मलाई पत्तै नपाए घर आइपुगेछु आमा रोइरहनु भएको रहेछ आमालाई सम्झाउन त के आफ्नै मन थाम्न गाह्रो भएर कोठामा गएर रुनसम्म रोएँ कोही भएनन् नरो भन्नेहरू बेचैनमा बित्यो समय अपरान्न भइसक्दा पनि भान्सामा पसिन जहाज उडेको आवाज सुन्ने बित्तिकै बाहिर निस्केर आकाशतिर हेरे बेगसँगै उड्दै थियो एउटा जहाज धेरैका आफ्नाहरूलाई बोकेर आकाशमा उडेको जहाज न हो चाहँदैमा कहाँ छोप्न सकिन्छ र मन त्यसै त्यसै आत्ति रह्यो जानेहरू कति सजिलै जान्छन् तर बस्नेलाई किन यति धेरै पीडा हुन्छ यस्तो थाहा पाएकी भए जान दिन्न थिए कि प्रियजन शब्द शिविरको यो श्रृङ्खलासम्म आइपुग्दा ओल्लीको डायरी उपन्यासकार मनिषा गौचनको यो उपन्यास वाचनको हामी चौथो उपखण्डसम्म आइपुगिसकेका छौँ आगामी श्रृङ्खलादेखि म पाँचौं उपखण्ड वाचन गरेर तपाईँलाई सुनाउने छु भने आजसम्म आइपुग्दा वल्लीले विवाह गरेको श्रीमान अमेरिका पुनः फर्किएको छ अमेरिकाबाट आएको ऊ फेरि पनि अमेरिका फर्किएको छ र अमेरिका गइसकेपछि घरमा सासू र बुहारी मात्रै बाँकी रहेका छन् अब सासू र बुहारीको दिनचर्या कसरी बित्ला यो कुरा हाम्रो प्रतीक्षाको विषय बनेको छ प्रियजन शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ जस्तो लाग्छ त्यस्तै लेखेर पठाउनको लागि अनुरोध गर्छु तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबीएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रुपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर सुझाव प्रतिक्रिया र शब्द शिविरमा कुनै कृति वाचन होस् जस्तो लाग्छ भने त्यो कृति र कृतिकारको नाम पनि लेखेर हामीलाई पठाउनका लागि अनुरोध गर्छौँ तपाईँले एसएमएस पठाउने ठेगाना हो दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनका लागि हामी अनुरोध गर्छौँ र तपाईँको का प्रति हाम्रो सकेसम्म सम्बोधन रहने नै छ प्रियजन यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँप्रति विशेष आभार व्यक्त गर्छु र शब्द शिविरमा मैले वाचन गरिराखेको उपन्यास ओलीको डायरी कि उपन्यासकार मनिषा गौचन प्रति पनि आभार व्यक्त गर्दै आगामी शुक्रबार अर्थात भोलि राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्चमा र आगामी बिहिबार राति सभा नौ बजे कार्यक्रम शब्द शिविरमा उपन्यासकार मनिषा गौचनको उपन्यास होलीको डायरीको वाचन सँगै उपस्थित हुनका लागि म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभरात्री